झन्डाजी अहिले आजका आज भोलि के गर्दै हुनुहुन्छ किन व्यस्त हुनुहुन्छ अहिले त म एउटा म्युजिक भिडियोमा छु जुन अहिले सुटेर भइरहेको छ हाम्रो सङ्गीताजीको होइन उसमा राज दाई हुनुहुन्छ म छु यसमा छु अहिले त्यसबाहेक अन्य फिल्महरू यहाँका अनलाइनका फिल्महरू के के भएका छन् थुप्रै नै छ होइन कोही त छ फिल्ममा त तिमी विदाई अरबपति धेरै नै चलचित्र छन् जुन चाहिँ आउन एकदम बाँकी नै छन् तम तयारमा छन् होइन हजुर यो वर्षको तपाईँ एकदम नम्बर वान हिरोइन भन्दा चारैतिर चर्चा गरिएको छ आफूलाई चाहिँ नम्बर वान मान्नुहुन्छ मान्नुहुन्न अब यो कुरा कस्तो हुन्छ भने अब मै राम्री मै ठुली मै यस्तो भन्नु हुँदैन होइन सबैजनाले अब नम्बर वान भएर नै होला नम्बर वान हिरोइन भन्नुभएको तपाईँ पनि म नम्बर वान हो नै भन्न चाहन्छु अब आउनु लागेका फिल्महरूमा यहाँले एकदम आशा गर्नुभएको चलचित्र कुन हो तिमी मात्र तिमी भन्ने चलचित्र हो मेरो लागि चाहिँ एकदमै ません。